त मेरै बेहुली बनाउँछु तिमीलाई म त मेरै बेहुली बनाउँछु सिताराको घुम टोढाई सिताराको घुम टोढाई डोली चढाउँछु डोली चढाउँछु माया बिना संसारकै हुन्न केही अर्थ फुल बिना बसन्त नै हुने गर्छ व्यर्थ माया बिना संसारकै हुन्न केही अर्थ हो फुल बिना बा सन्तानै हुने गर्छ व्यर्थ हृदयको बत्ती बाली खुसी मनाउँछु तिमीलाई म त मेरै बेहुली बनाउँछु तिमीलाई म त मेरै बेहुली बनाउँछु सिताराको घुम ओढाई सिताराको घुम्टो ओढाई डोली चढाउँछु डोली चढाउँछु